Yeah.

सिउँदैमा देखिदिउला सिन्दुरले सिउँदैमा सागर माथिमा लैजाउ न तिमीलाई मेरो साथैमा सागर माथिमा लैजाउ तिमीलाई मेरो साथैमा कर्ता मेरो बजारमा मन पर्यो तिमीलाई लाखौँ हजारमा मन पर्यो तिमीलाई लाखौँ हजारमा नाम्चे बजारमा मन पर्यो तिमीलाई लाखौँ हजारमा मन पर्यो तिमीलाई लाखौँ हजारमा नाम्चे बजारमा I'm